बिरतीको यो खेल खेल्दिन भन्थे तर आज खै के भयो हावा चल्यो मुटुले ठाउँ छोड्यो आँखा तिमीमै अडियो तर भित्रको तिर्खा कसरी मेटाउने तिमी त्यो सवानीले बडा बाबाले गाउँले बाले मन बितेरको यो संसारलाई के थाहा तर तिमीलाई कसरी सुनाऊ जब तिमी अघि अघि म चाहिँ तिम्रो पछि पछि तिम्रो चाहिँ हात कसरी समाऊ अनि दुरु देखाउन तिमीलाई मनभित्रका भावना मेरो मनलाई तिमीले भगाइदिए छन् मेरो वशमै छैन मेरो संसार मेरो मुटु छोरी लग्यो तिम्रो मानिले मन मनै मगनै भो सानी नानी